चाँदीभन्दा महँगो यो ज्यानलाई साँचेर पो राख्यो कि कसो नौलो छ जवाले उमङ्ग छ नौलो मनको कुरा खोलेर नै मस्ती नै हो लाउने माया पनि त्यस्तै त्यस्तै हो यो जवानी त मस्त मस्ती नै हो Yeah. मेरो पो कि कसो नौलो छ जबने उमङ्ग छ नौलो मनको कुरा बोलेर नै